कार्यक्रममा राख्ने गर्छौँ तपाईँले तपाईँको आफ्नो मान्छे आफन्त साथीहरूको लागि छोड्नु भएको सन्देशहरू राख्छौँ अनि तपाईँले नै पठाउनु भएको शृङ्गारिक गजल मुक्तक र सायरीहरू पनि कार्यक्रममा स्थान दिने गरेको छु तपाईँ पनि यदि मनका कुराहरू गुम्सिएर बसेका कुराहरूलाई आफ्नो मान्छेलाई सुनाउन चाहनुहुन्छ वा कार्यक्रममा पठाउन चाहनुहुन्छ अथवा तपाईँ शृङ्गारिक गजल मुक्तक सायरी कविता लेख्नुहुन्छ यदि लेख्नुहुन्छ भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ तपाईँले फेसबुकमा जानुहोस् रेडियो अनमोल सर्च गर्नुहोस् रेडियो अनमोलको पोस्टमा मुटुदेखि मुटुसम्म भनेर हामीले पोस्ट गरेका छौँ र तपाईँले त्यो पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ अथवा तपाईँले फेसबुकमा सबि सौगात टाइप गर्नुभयो भने मेरो फेसबुक पेज पनि देखा पर्छ र त्यो पेजमा पनि हामीले मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेका छौँ त्यो पोस्टको मुनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ अथवा त्यो पेजमा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ तपाईँले आज गर्नुभएका कमेन्टहरूलाई हामी कार्यक्रममा अर्को साताको कार्यक्रममा राख्ने गर्छौँ किनभने आज चाहिँ हामीले तपाईँले गत साता राख्नुभएका कमेन्टहरू र सन्देशहरूलाई लिने गरेका छौँ आज पनि मसँग तपाईँका सन्देशहरू छन् ती सन्देशहरू राख्नुभन्दा अगाडि तपाईँ कमेन्ट गर्दै गर्नुहोस् आउनुहोस् सुनौ एउटा सुमधुर साङ्गीतिक आवाज कितना प्यारा है ये प्यार प्यारा प्यारा हुआ है पहली बार होता है एक बार फिर न होगा ये दोबारा चले गई चुराने वाली मेरी कातिल यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म तपाईँ सुनिरहनु भएको छ रेडियो अनमोल नब्बे मेगा हार्चबाट कार्यक्रम मुटुदेखि मुटुसम्ममा सदाझै आज पनि तपाईँका सन्देशहरूलाई सुरुमा राख्दैछु आउनुहोस् तपाईँको सन्देशबाट यो कार्यक्रमलाई सुरुवात गरौँ यो पहिलो सन्देश पठाउनु भएको छ हामीलाई हाम्रो नियमित श्रोता हुनुहुन्छ प्रेम कला आचार्यजी र लेख्नुहुन्छ हेलो नमस्ते दर्शन दादा खाना भयो के छ खबर भन्नुभएको छ खाना भइसकेको छ प्रेम कलाजी म ठिकै छु तपाईँ कस्तो हुनुहुन्छ खाना खानुभयो कि भएन अनि कता हुनुहुन्छ कृपया हामीलाई सम्झिरहनुहोला उहाँ अगाडि लेख्नुहुन्छ म प्रेम कला आचार्य तिनझुरे मिडिया ग्रुपको member from Subhang good night हजुरलाई पनि त्यसै गरी डियर मुटु सुसन लिम्बू सबिन न्यौपाने दादा एक्लो मुटु साजन लिम्बू निर्मला तामाङ चित्रयोगी डियर सोमराज शेर्पा त्यसै गरी करिश्मा करिश्मा राजन खतिवडा सपन घिसिङ तामाङ कमल खनाल विमला माझी सग सङ्घर्ष बेगा लिम्बू दादा मायालुको सौगात अल फ्रेन्डलाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ प्रेमकलाजी तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ प्रेमकलाजीले हामीलाई सदैव सम्झिरहनुहुन्छ अनि सदैव म्यासेज गर्नुहुन्छ कमेन्ट गर्नुहुन्छ यहाँको यस्तै प्रेम हाम्रो कार्यक्रमको लागि सदैव रहोस् र आगामी दिनमा पनि यसरी नै तपाईँको कमेन्ट पढ्न पाइयोस् त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ उहाँ पनि हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ हुनुहुन्छ रामलाल सुमनजी र लेख्नुहुन्छ हाई रात्रिकालीन दर्शन हजुर म नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको सदस्य हाल मलेसियाको पेनाङबाट रामलाल सुमन भन्नुभएको छ रामलालजीले मलेसियाबाट हामीलाई सम्झिरहनुहुन्छ कहिलेकाहीँ त मलेसियाबाट फोनिङ कार्यक्रममा पनि उहाँले फोन गर्नुहुन्छ यहाँले हामीलाई देखाउनु भएको यो प्रेमको लागि हामी धेरै धन्यवाद दिन चाहन्छौँ रामलालजी र उहाँ अगाडि लेख्नुहुन्छ प्रोग्राम मार्फत गुड नाइट स्विट ड्रिम्स साथीहरू अप्सरा दाहाल भट्टराई विजय पौडेल सर जमिनदार बाको इमान्दार छोरो पूजा योङहाङ लक्ष्मी पौडेल सफल पौडेल खत्री मिडियाप्रेमी नतासा लिम्बू त्यसै गरी बर्मा बर्मा अस्मिता कुर्वान हवारी सर मगर्नी मनिषा थापा बुद्धवीर तामाङ प्रतीक्षा टी मगर बर्मा लक्ष्मी त्यसै गरी मुस्कान मनिषा कार्की अञ्जना काफले कमल श्रेष्ठ कल्पना खड्का टिकाराम सुनवार लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ रामलालजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ र उहाँ हुनुहुन्छ कमल श्रेष्ठजी र लेख्नुहुन्छ गुड इभिनिङ दर्शन नमस्ते भन्नुभएको छ नमस्ते कमलजी उहाँ अगाडि लेख्नुहुन्छ म सामाजिक कार्यमा समर्पित तिनझुरे मिडिया ग्रुप प्रवास नेपालको सक्रिय सदस्य तेह्रथुमको फेदाबबाट कमल श्रेष्ठ भन्नुभएको छ तेह्रथुमबाट हामीलाई सम्झिरहनुहुन्छ र अगाडि लेख्नुहुन्छ यस कार्यक्रम मार्फत गुड नाइट विशेष राख्नुपर्दा साथीहरू हुनुहुन्छ सीता भण्डारी सुनिता लकान्द्रुई देव बास्कोटा त्यसै मनोज भुजेल छुची आरती लिम्बू भुजेल मिडिया प्रेमी समीक्षा जोशी बेदराज विष्टकांक्षा पूजा माधेम्बा लिम्बू त्यसै गरी टिकराम सुनवार रामलाल सुमन रिना लिम्बू मेनुका मुखिया अनन्या लिम्बू लोकेन थोक्लेन लिम्बू साजन योङहाङ लिम्बू लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ कमलजी तपाईँलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ तेह्रथुङका अन्य साथीहरूलाई पनि हाम्रो मिठो सम्झना छ क्या हो गया अभी तो यही था अभी खो गया न जाने मेरे दिल को क्या हो गया अभी तो यही था अभी खो गया चार सजना दिलदार सजना है ये प्यार सजना न तूने मुड़ के भी पीछे कुछ देर तो मैं रुका था जब दिल तुझको प्यार सजना वक्त रुक जा थम जा ठहर जा वापस जरा दौड़ पीछे मैं छोड़ आई खुद को जहां पे वो रह गया मोड़ पीछे मैं कहा तू इनकार सजना दिलदार सजना है ये प्यार सजना सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा हार्च हेटौँडा मकवानपुरबाट र तपाईँले रेडियो अनमोल डट कम र हाम्रो पात्र मोबाइल एपबाट पनि यो कार्यक्रमलाई लाइभ सुनिरहनु भएको छ अनि तपाईँले यो कार्यक्रम मुटुदेखि मुटुसम्म पुराना एपिसोडहरू सुन्न छुटाउनु भएको छ भने मेरो blog Sabi Saugat dot blogspot dot कममा सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ यो जानकारी मैले तपाईँलाई राखेँ म छु तपाईँकै मनभित्रको साथी चन्द्र अनि सदा चाहिँ आज म तपाईँका सन्देशहरूलाई कार्यक्रम मुटुदेखि मुटुसम्ममा राखिरहेको छु कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ पनि आफ्नो सन्देशहरू त्यसै गरी शृङ्गारिक गजल मुक्तक सायरी कविता वा मनका भावनाहरू पठाउन चाहनुहुन्छ भने तपाईँले फेसबुकमा गएर रेडियो अनमोल सर्च गर्नुहोस् अथवा सबै सौगात टाइप गरेर सर्च गर्नुहोस् यहाँ गएर मुटुदेखि मुटुसम्मको लागि हामीले पोस्ट गरेका छौँ र त्यो पोस्टको मुनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ सबै सौगात फेसबुक पेजमा चाहिँ तपाईँले सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ म्यासेजमा आएका तपाईँका सन्देशलाई पनि कार्यक्रममा स्थान दिने गरेको छु र आज पनि साथीहरूले कमेन्ट गरिरहनु भएको छ आज गर्नुभएको कमेन्ट चाहिँ मैले आजै पढ्न सक्दिनँ आउँदो साता तपाईँका कमेन्टहरूलाई कार्यक्रममा स्थान दिन्छु र आज चाहिँ मैले तपाईँले गत साता नै गर्नुभएका कमेन्टहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु हामी सदैव आफ्नो मान्छे सँगै रहन चाहन्छौँ सँगै परिवारसँग खुसी बाँडेर बाँच्न चाहन्छौँ वास्तवमा संसारभरका सबै मान्छेले चाहेको यही हो शान्तिसँग बस्न पाइयोस् आनन्दले बस्न पाइयोस् वास्तवमा भन्ने हो भने लोभ लालच मान्छेमा त्यति धेरै सुरुमा उत्पन्न हुँदैन हामीले चाहेको बाँच्न मात्रै हो तर कहिलेकाहीँ सामाजिक परिवेशले गर्दा अथवा हाम्रै आफ्ना विभिन्न अवस्थाहरूले गर्दा हामीलाई हाम्रो मान्छेबाट टाढा पुऱ्याउँछ हाम्रो आफ्नो मान्छेसँग हामी कहिले छुटिन चाहँदैनौँ तर हामी नजानेको पाराले टाढा टाढा भइरहेका हुन्छौँ हामी बिचको यो स्वाभाविक स्नेह प्रेम पनि घट्दै गइरहेको छ वास्तवमा भन्ने हो भने अहिले संसारका धेरै मान्छेहरूमा स्वाभाविक प्रेम छैन श्रीमानले श्रीमतीलाई गर्ने प्रेम श्रीमतीले श्रीमानलाई गर्ने प्रेम आमा बुवाले छोराछोरीलाई गर्ने प्रेम अनि छोराछोरीले आमा बुवालाई गर्ने प्रेम सेलाइरहेको छ त्यसको शिकार तपाईँ हामी सजिलैसँग हुन्छौँ हामी नजानिँदो पाराले आफ्नो मान्छेबाट परिवारबाट टाढा हुन्छौँ कहिलेकाहीँ नजिक हुने प्रयास पनि गर्छौँ तर एकअर्काको कमजोरीहरू देखेर हामी झन्झन टाढा हुन्छौँ मनमा राख्नुपर्ने कुरा चाहिँ के हो भने हामी पर्फेक्ट छैनौँ हामी त्रुटिरहित छैनौँ हामी त्रुटिपूर्ण छौँ त्यसैले हामीबाट थुप्रै गल्तीहरू हुन्छ हामीले परिवार आफ्नो मान्छेको नराम्रा कुराहरूमा होइन राम्रा कुराहरूमा ध्यान दियौँ भने हामीमा सिलाउँदै गइरहेको प्रेम फेरि जीवित हुन सक्छ त्यसैले हामी प्रयास गरिरहँ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी प्राय यी विषयमा कुराकानी गरिरहेका हुन्छौँ तपाईँका पनि मनमा यस्तै भावनाहरू होला यस्तो भावनाहरू छ भने पनि कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ पठाउन सक्नुहुन्छ अब भने फेरि म ढिला नगरी तपाईँकै सन्देशहरूलाई कार्यक्रममा स्थान दिँदैछु यो सन्देश पठाउनु भएको हो लिङ्गदेन मिक्कीजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँको पनि कमेन्ट नियमित आइरहेको छ आजभोलि र लेख्नुहुन्छ हेलो गुड इभिनिङ नमस्ते रात्रिकालीन सेवारोही पाँच थर भानुचोकबाट लिङ्गदेन मिक्की यो प्रोग्राम मार्फत साथीहरूलाई गुड नाइट भन्नुपर्दा साथीहरूको नाम लेख्नु भएको छ सबिना कन्दङवा त्यसै गरी प्रेमकला आचार्य सेलिङ नन्दु पूजा लुङ्गेली मगर युनिसा लिम्बू सरिता इङनाम त्यसै गरी दिव्या शोभा रुबु थामी दिपसन लिम्बू इरिना परियार सोनिका तामाङ लगायत सम्पूर्ण साथीहरूलाई गुड नाइट शुभ सपनी भन्दै बाई बाई भन्नुभएको छ लिङ्गदेन मिक्कीजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ लिम्बु नन्दु हयाङ साई सालिङ साइलिङ उहाँको नाम एकदम लामो रहेछ तर ठ्याक्कै मैले सही उच्चारण गरेँ के गरेन उहाँले लिम्जो भएको छ एलआइएम बिजेओ जेटो लिम्जो नन्दो हाङ साइ साइलिङ साइलिङ लेख्नु भएको छ मैले गलत उच्चारण गरेको भए माफ गरिदिनु होला लिम्जोजी गुड नाइट एभ्री वान्स भन्नुभएको छ यहाँलाई धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अरुण सिंहजीले हेलो चन्द्र सर नमस्कार मिस यु नाम now I am from Sarlahi भन्नुभएको छ अरुणजी धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि मलाई सम्झनु भएको छ तपाईँलाई पनि मिठो सम्झना छ र तपाईँका यस्तै कमेन्टहरूको अपेक्षा गरिरहेको छु सरलाईका सबै साथीहरूलाई पनि यही मौकामा सम्झन चाहन्छु त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ मिडिया प्रेमी शेर्पा समीक्षाजीले गुड नाइट अल म झापाबाट समीक्षा शेर्पा भन्नुभएको छ समीक्षाजीलाई पनि धेरै धन्यवाद छ अनि झापाबाट हामीलाई हुने हाम्रा श्रोताहरूलाई पनि हामी मनैदेखि सम्झन चाहन्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ इलामेली पूजा योङहाङजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ लेख्नुहुन्छ दर्शन नमस् नमस्कार सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङ्सेबुङ गाउँपालिका दुई इलाम घर भई हाल झापाबाट रात्रिकालीन सन्देश राख्नु पर्दा साथीहरू सुमन गुरुङ साजन योङहाङ निम्बु वेदराज कान्छा रामलाल सुमन विनोद लजालु पूर्वेली आकाश राई कुर्बान हवारी बुद्धवीर तामाङ जगत कोयु राई विनोद लिम्बू दिपसली तेजिका राई मिसिङ रेवत त्यसै गरी निश्चल ढकाल प्रकाश अर्पण हिम्मत खड्गी लगायत मेरो नाम र आवाजसँग परिचित सम्पूर्णलाई गुड नाइट मिठो सपनीको कामना ओके बुबाई भन्नुभएको छ इलामेली पूजा योङहाङजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ प्यार प्यार हुआ मेरा सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म तपाईँ रेडियो अनमोल नब्बे मेगा हर्ज हेटौँडाबाट र हाम्रो पात्र मोबाइल एपबाट पनि लाइभ सुनिरहनु भएको छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा सदा झैँ आज पनि म तपाईँका सन्देशहरू राखिरहेको छु तपाईँ कार्यक्रमको पुरानो श्रोता हुनुहुन्छ भने सन्देश कसरी पठाउने थाहा छ नयाँ श्रोता हुनुहुन्छ भने तपाईँले फेसबुकमा रेडियो अनमोल सर्च गर्नुहोस् अथवा सवि सौगात फेसबुक पेजलाई सर्च गर्नुभयो भने हाम्रो मुटुदेखि मुटुसम्मको पोस्ट तपाईँले देख्न सक्नुहुन्छ र त्यो पोस्टको मुनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ तपाईँका कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिन्छु र आज पनि मैले तपाईँले गत साता गर्नुभएका कमेन्टहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु यतिखेर फेरि तपाईँका कमेन्टहरू लिन चाहन्छु पर्सेली कान्छाजीको कमेन्ट छ रात्रिकालीन दर्शन हजुर म नि सुन्दैछु पर्सा जिल्ला बिरगन्जबाट नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको सदस्य पर्सेली कान्छा भन्नुभएको छ धेरै धन्यवाद छ पर्सेली कान्छाजी तपाईँले हामीलाई सम्झिरहनुहुन्छ र उहाँ लेख्नुहुन्छ गुड नाइट विशेष राख्नुपर्दा साथीहरू अप्सरा दाहाल भट्टराई लक्ष्मी पौडेल जमिनदार बाको इमान्दार छोरो पूजा योङहाङ मगर्नी मनिषा थापा विजय पौडेल सर प्रतीक्षा टिम मगर लगायत सम्पूर्ण साथीहरूमा शुभ सपनीको मिठो कामना ल नमस्कार शुभरात्रि भन्नुभएको छ पर्सेली कान्छाजीलाई यो कमेन्टको लागि धेरै धन्यवाद छ तपाईँको यस्तै कमेन्टको हामी आगामी दिनमा पनि अपेक्षा गरिरहन्छौँ त्यसै गरी हाम्रो नियमित श्रोता बेला बेलामा उहाँको कमेन्ट आइरहन्छ पठाउनु भएको छ कमेन्ट मिडिया प्रेमी नतासा लिम्बुजीले र लेख्नुहुन्छ हेलो दर्शन नमस्कार मिडिया प्रेमी नतासा लिम्बू फ्रम इलाम रात्रिकालीन गुड नाइट सन्देश राख्नु पर्दा विनोद लिम्बू पूजा योङहाङ जितु खप्तुवा राई पुष्पा मगर रामलाल सुमन सुमन गुरुङ हिरो बसन्त फागो त्यसै गरी वेदराज विष्टका अन्सार पूर्वेली आकाश राई साजन योङहाङ लिम्बू सुशील खड्का लगायत नाम छुटेका अल साथीहरूलाई शुभ सपनीको कामना ओके बाई भन्नुभएको छ मिडिया प्रेमी नतासा लिम्बूजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी हाम्रो नियमित श्रोता हुनुहुन्छ अर्को उहाँले पनि कमेन्ट गर्नुभएको छ टाइटल ट्रेक विजय राईजी र उहाँ लेख्नुहुन्छ रात्रिकालीन दर्शन है उही म प्रवासी मान्छेको तर्फबाट म टाइटल ट्रेक विजय राई विवश भोजपुर हाल चाहिँ साउदीबाट आजको मेरो मुटुदेखि मुटुसम्मको लागि सन्देश प्रिया राई डोमा शेर्पा प्रनिसा राई नम्रता राई पानु परहित राई काली आइकम त्यसै गरी अलुन ocean Rai alone ocean Rai होला सायद पूर्वेली खुसी ममता पोया सुमिता याखा त्यस गरी Mina Hangbang Rai Kali Sharmila Chaulagai Sunisa Rai Kanchan Limbu and all my dearest and nearest फ्रेन्डलाई मिसिङ यु अलर्ट भन्नुभएको छ टाइटल ट्रेक विजय राईजीलाई धेरै धेरै धन्यवाद छ तपाईँको यस्तै कमेन्टहरूको हामी अपेक्षा गरिरहन्छौँ का गीत अमर कर दो होठों से छू लो तुम मेरा गीत अमर कर दो बन जाओ मीत मेरे मेरी प्रीत अमर कर दो होठों से छू लो तुम मेरा गीत अमर कर दो ना उम्र की सीमा हो ना जन्म का हो बंधन ना उम्र की सीमा हो ना जन्म का हो बंधन जब प्यार करे कोई तो देखे केवल मन नई रीत चला कर तू ये रीत अमर कर दो नई रीत चला कर तू ये रीत अमर कर दो आकाश का सुनापन मेरे तन्हा मन में आकाश का सुनापन मेरे तन्हा मन में पायल छनकाती तुम आ जाओ जीवन में सांसें देकर अपनी संगीत अमर कर दो संगीत अमर कर दो मेरा गीत अमर कर दो जग ने छीना मुझसे मुझे जो भी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 la la खुलती जुल्फों ने सिखाई मौसमों को शायरी झुकती आंखों ने बताया मैं कशी क्या चीज है झुकती आंखों ने कशी क्या चीज है इश्क कीजिए फिर समझिए इश्क कीजिए फिर समझिए जिंदगी क्या चीज से कह न पाए उनसे हाले दिल कभी ला ला ला ला हम लबों से कह न पाए उनसे हाले दिल और वो समझे नहीं ये खामोशी क्या चीज है और वो समझे नहीं ये खामोशी क्या चीज है इश्क कीजिए फिर समझिए इश्क कीजिए फिर समझिए जिंदगी क्या चीज है